बुलबुल एउटा इरानी चरा बुलबुल दुई दिन मुस्कान फिजाउँदा तीन दिन आँसु झर्छ सानो दुई दिन मुस्कान फिजाउँदा तीन दिन आँसु झर्छ सानो भाग्य लेखा भगवानको सबले भोग्नुपर्छ सानो जे छ जहाँ छ जसरी छ त्यो अडिएको जे छ जहाँ छ जसरी छ त्यो अडिएको हलचल नगराउ नत्र माया मर्छ सानो भाग्य लेखा भगवानको सबले भोग्नुपर्छ सानो केन्द्र मण्डल शरीरको हृदयको तातो तरल केन्द्र मण्डल शरीरको हृदयको तातो तरल ज्वालामुखी आगो होइन प्रीत बीज छर्छ सानो भाग्य लेखा भगवानको सबले भोग्नुपर्छ सानो खडेरीमा शीतल छाया वर्षातको ओत पनि खडेरीमा शीतल छाया वर्षातको ओत पनि हो यही माया भित्रै हरेक ऋतु टर्छ सानो भाग्य लेखा भगवानको सबले भोग्नुपर्छ सानो सबै थोक तृप्त यसमै भोक छैन विलासिता सबै थोक तृप्त यसमै भोक छैन विलासिता दुवै मनका चाहनालाई सन्तुष्टिले भर्छ सानो दुई दिन मुस्कान फिजाउँदा तीन दिन आँसु झर्छ सानो भाग्य लेखा भगवानको सबले भोग्नुपर्छ सानो प्रिय साथी गजल भित्र संग्रहित यो गजल वाचन सँगसँगै उज्यालो रेडियो नेटवर्कको रात्रि प्रस्तुति बुलबुल लिएर आज पनि उत्पादन सहयोगी संघर्ष विष्ट र म प्रस्तुता अच्युत किमिरी बुलबुल उपस्थित भएका छौं शुभ सन्ध्या शुभ समय शुभ पल शुभ क्षण शुभरात्रि उज्यालो रेडियो नेटवर्कको रात्रि प्रस्तुति बुलबुल अन्तर्गत आजको साँझमा म प्रिय साथी गजल संग्रह लिएर आइपुगेको छु यसैभित्रका गजलहरूको वाचन सँगसँगै सुमधुर हिन्दी उर्दू सांगीतिक गजलहरू सुनाउनेछु मसँग आज प्रिय साथी गजल संग्रह छ र यो संग्रह दुईजना गजलकारको निर्दोष जीवन गणाकोट एक नवलपुर र पदमराज ढकाल आशावादी गणाकोट बाह्र नवलपुर बस्नुहुन्छ उहाँहरू दुईजनाको संयुक्त संग्रह प्रिय साथीभित्र संग्रहित गजलहरू आजको बुलबुलमा सुनाउँदै सांगीतिक हिन्दी उर्दू गजल सुनाउँछु यो पुस्तक पहिलो पटक दुई हजार छयत्तर साल असारमा प्रकाशित भएको पुस्तक हो र युरेका प्रकाशनले यसलाई बजारमा ल्याएको छ मैले यसैभित्रका अरू गजलहरू र सांगीतिक गजलहरू पनि सुनाउँछु नै तर आजको बुलबुलको पहिलो सांगीतिक गजल अब प्रस्तुत गर्छु Oh چٹھی نہ کوئی سندیش جانے وہ کون سدیس جہاں تم چلے گئے چٹھی نہ کوئی سندیش جانے وہ کون سدیس جہاں تم چلے گئے چٹھی نہ کوئی سندیش جانے وہ کون سا دیس جہاں تم چلے گئے جہاں تم چلے گئے اس دل پہ لگا کے ٹھیک جانے وہ کون سا دیس جہاں تم چلے گئے ہم نے نہ سنی ہوگی جاتے جاتے تم نے آواز تو دی ہوگی ہر وقت یہی ہے غم اس وقت کہاں تھے ہم کہاں تم چلے گئے چٹھی نہ کوئی سندیش جانے وہ کون سدیس جہاں تم چلے گئے جہاں تم چلے گئے اس دل پہ لگا کے ٹھیک جانے وہ کون سدیس جہاں تم چلے گئے جلدی سے چھڑا کر ہاتھ کہاں تم چلے گئے چٹھی نہ کوئی سندیش جانے وہ کون سدیش جہاں تم چلے तुम चले गए ہیں تمہیں ڈھونڈ رہا ہے پیار ہم کیسے کریں اقرار کہ ہاں تم چلے چٹھی نہ کوئی سندیش جانے وہ کون سدیش جہاں تم چلے گئے جہاں دل پہ لگا کے ٹھیس جانے وہ کون سدیس جہاں تم एक दिन रटिएको ज्यालाले केही हुँदैन एक दिन रटिएको ज्यालाले केही हुँदैन यस्तो कि दुई तीन प्यालाले केही हुँदैन विघ्न भयो माल्यार्पण कुकुर तिहारमा विघ्न भयो माल्यार्पण कुकुर तिहारमा स्वागतमा अर्पिएको मालाले केही हुँदैन यस्तो भो कि दुई तीन प्यालाले केही हुँदैन घरबार त त्यहाँ जोड्नु जहाँ हुन्छन् साली घरबार त त्यहाँ जोड्नु जहाँ हुन्छन् साली बिनाजुसँगै टेकी हुने सालाले केही हुँदैन यस्तो भोकी दुई तीन प्यालाले केही हुँदैन जमाना त पुरै पश्चिमेली भइसक्यो नि जमाना त पुरै पश्चिमेली भइसक्यो नि ओठमै देउन चुम्बन गालाले केही हुँदैन यस्तो भोकी दुई तीन प्यालाले केही हुँदैन गर प्रेम सोध्छ प्रेमपूर्ण भावका साथ गर प्रेम सोध्छ प्रेमपूर्ण भावका साथ काला होस् या गोरो छालाले केही हुँदैन एक दिन रटिएको ज्यालाले केही हुँदैन यस्तो भोकी दुई तीन प्यालाले केही हुँदैन यो गजलका गजलकार पदमराज ढकाल आशावादी हुनुहुन्छ मैले उहाँको गजल वाचन गरे अब अर्को एउटा गजल प्रिय साथीबाटै निर्दोष जीवनको वाचन गर्छु उहाँको गजल यस्तो छ किन किन तिमीलाई भेटेपछि मन रमाउँछ किन किन तिमीलाई भेटेपछि मन रमाउँछ चन्द्ररूपी तिम्रो मुहार देखेपछि मन रमाउँछ जति प्याला पिए पनि अह यो मन खुसी छैन जति प्याला पिए पनि अह यो मन खुशी छैन तिम्रो वैंशालु नजरले हेरेपछि मन रमाउँछ चन्द्ररूपी तिम्रो मुहार देखेपछि मन रोलाउँछ किन उदास भनी मलाई नसोध्नु है प्रिया किन उदास भनी मलाई नसोध्नु है प्रिया तिमीलाई अंगालोमा बेरेपछि मन रमाउँछ चन्द्ररूपी तिम्रो मुहार देखेपछि मन रमाउँछ पिरतीको किताबमा मेरो नाम नलेखियोस् पिरतीको किताबमा मेरो नाम नलेखियोस् तिम्रो दिलमा मेरो नाम लेखेपछि मन रमाउँछ किन किन तिमीलाई भेटेपछि मन रमाउँछ चन्द्ररूपी तिम्रो मुहार देखेपछि मन रमाउँछ निर्दोष जीवनको गजल थियो यो यसलाई मैले वाचन गरेँ प्रिय साथी गजल संग्रहबाट आज म विभिन्न गजलहरू वाचन गर्दै तपाईँलाई सांगीतिक गजलहरू सुनाइरहेको छु बुलबुलको अर्को सांगीतिक गजल अब प्रस्तुत गर्छु आंख जब बंद किया करते हैं आँख जब बंद किया सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क बुलबुल एउटा इरानी चरा बुलबुल म त रित्तो भइगए भरिएका घडाहरूले बिर्सिए म त रित्तो भइगए भरिएका घडाहरूले बिर्सिए किन हो किन अचेल ठूला बडाहरूले बिर्सिए ओइ आइजो न यार मर्नु न बाँच्नु भइसकेछ ओइ आइजो न यार मर्नु न बाँच्नु भइसकेछ मनै नभई जबरजस्ती गर्ने लफडाहरूले बिर्सिए किन हो किन अचेल ठूला बडाहरूले बिर्सिए नौ महिना कोखमा प्रसव पीड़ा कति कति नौ महिना कोखमा प्रसव पीड़ा कति कति गाईजस्ती मातालाई बछडाहरूले बिर्सिए किन हो किन अचेल ठूला बडाहरूले बिर्सिए अहो मेरो खेत त सबै प्लटिङ पो भएछ रे अहो मेरो खेत त सबै प्लटिङ पो भएछ रे कुटो कोदालो गर्ने ती मोहडाहरूले बिर्सिए किन हो किन अचेल ठूला बडाहरूले बिर्सिए मेरो छोरो त विदेश पसेर के के गर्ने भएछ मेरो छोरो त विदेश पसेर के के गर्ने भएछ सुखमा शक्ति दुःखका पडाहरूले बिर्सिए म त रित्तो भइगए भरिएका घडाहरूले बिर्सिए किन हो किन अचेल ठूला बडाहरूले बिर्सिए यो गजल पदमराज ढकाल आशावादीको मैले यसलाई प्रिय साथी गजल संग्रहबाट लिएको हुँ निकै राम्रो काफियाको प्रयोग लाग्यो मलाई घडाहरूले ठूला बडाहरूले लफडाहरूले बछडाहरूले मोडाहरूले र पडाहरूले प्रयोग गर्नुभएको थियो अब यसै संग्रहभित्र संग्रहित अर्को एउटा गजल निर्दोष जीवनको लेखनीको गजल राख्छु यो उहाँको फर्स्ट लभ भन्ने एल्बममा पनि आइसकेको गीत हो शब्द संगीत निर्दोष जीवनको छ भने यसको एरेन्जर दीपकराज विश्वकर्मा हुनुहुन्छ गजल यस्तो छ बिछोड खप्न नसकेर पिएको हुँ अलिकति बिछोड खप्न नसकेर पिएको हुँ अलिकति तिम्रो याद बिर्सनलाई लिएको हुँ अलिकति यो मन साह्रै दुख्दो रहेछ फाटेपछि पिरतीमा यो मन साह्रै दुख्दो रहेछ फाटेपछि पिरतीमा नसाको सहारा लिई सिएको हुँ अलिकति तिम्रो याद बिर्सनलाई लिएको हुँ अलिकति अन्तै नाता जोडे पनि के भो भनी सोच्यौ अरे अन्तै नाता जोडे पनि के भो भनी सोच्यौ अरे म त तिम्रै सम्झनाले खिएको हुँ अलिकति तिम्रो याद बिर्सनलाई लिएको हुँ अलिकति तिमी बाहेक अर्को कुनै कल्पना म गर्ने छैन तिमी बाहेक अर्को कुनै कल्पना म गर्ने छैन बलिदान यो तिम्रै लागि दिएको हुँ अलिकति तिम्रो याद बिर्सनलाई लिएको हुँ अलिकति तिमीले छोडी गएपछि बाँच्ने चाह कहाँ थियो र तिमीले छोडी गएपछि बाँच्ने चाह कहाँ थियो र विवश भई तिम्रै नाउँमा जिएको हुँ अलिकति पिछोड खप्न नसकेर पिएको हुँ अलिकति तिम्रो याद बिर्सनलाई लिएको हुँ अलिकति निर्दोष जीवनको गजल वाचन गरे मैले तपाईँ रात्रि प्रस्तुति बुलबुलमा हुनुहुन्छ र आजको बुलबुलमा निर्दोष जीवन र पदमराज ढकाल आशावादीको संयुक्त गजल संग्रह प्रिय साथीका गजलहरू वाचन गर्दै म तपाईँलाई सांगीतिक हिन्दी उर्दू गजलहरू पनि सुनाइरहेको छु अब अर्को एउटा गजलको पालो निदरिनी बिलाइ गयो आयो जब सम्झनामा निदरिनी बिलाइ गयो आयो जब सम्झनामा मीठा मीठा बात गर्दै छायो जब सम्झनामा मध्यरातको प्रहर नै चञ्चल बन्न थाल्यो मध्यरातको प्रहर नै चञ्चल बन्न थाल्यो यो मनभित्र बस्ती बसायो जब सम्झनामा मीठा मीठा बात गर्दै छायो जब सम्झनामा खितका छोडी हाँसु लाग्यो एक्लै एक्लै पनि थित्का छोडी हाँसु लाग्यो एक्लै एक्लै पनि मन्द मन्द काउकुती लगायो जब सम्झनामा मीठा मीठा बात गर्दै छायो जब सम्झनामा तिम्रो बोली क्यानभासमा गुन्जे जस्तो आभास भयो तिम्रो बोली क्यानभासमा गुन्जे जस्तो आभास भयो पिरतेका मधुर भाका गुनगुनायो जब सम्झनामा मीठा मीठा बात गर्दै छायो जब सम्झनामा तरंगित सपनाहरू विपनीमा देखेका थिए तरंगित सपनाहरू विपनीमा देखेका ती सँगै सँगै साथ दिँदै बहायो जब सम्झनामा निदरिनी बिलाइ गयो आयो जब सम्झनामा मिठा मिठा बात गर्दै छायो जब सम्झनामा यो गजल पदमराज ढकाल आशावादीको थियो मैले यसलाई वाचन गरे र आजको दुईजनाको संयुक्त गजल संग्रह प्रिय साथीबाट गजल वाचन गर्ने क्रममा फेरि अर्को गजल वाचन गर्छु निर्दोष जीवनको छ यसै संग्रहबाट तिम्रो शिरमा पराईले सिन्दूर दल्दै थियो तिम्रो शिरमा पराईले सिन्दूर दल्दै थियो पीड़ा खप्न नसकी मेरो छाती जल्दै थियो उजाडियो मेरो संसार बाँकी केही रहेन अब उजाडियो मेरो संसार बाँकी केही रहेन अब आज भोलि मलाई आफ्नै छायाले नै छल्दै थियो पीड़ा खप्न नसकी मेरो छाती जल्दै थियो जलेको मन एक्लो जीवन सम्हाल्नलाई नसकेर जलेको मन एक्लो जीवन सम्हाल्नलाई नसकेर शराबी भई बाँच्ने चाह पल पल गल्दै थियो पीड़ा खप्न नसकी मेरो छाती जल्दै थियो बेहुलीमा सजिएर जब तिमी डोली चढ्यौ बेहुलीमा सजिएर जब तिमी डोली चढ्यौ त्यति बेला मेरो देह चितामाथि बल्दै थियो पीड़ा खप्न नसकी मेरो छाती जल्दै थियो फुल्दै होला जीवन तिम्रो सुहागरातको रातसँगै फुल्दै होला जीवन तिम्रो सुहागरातको रातसँगै मेरो भने खरानी भई जीवन ढल्दै थियो तिम्रो शिरमा पराईले सिन्दूर दल्दै थियो पीड़ा खप्न नसकी मेरो छाती जल्दै थियो ندوش جیون کو یہ گزل باچن پچھا سک گزل اچانک جب تمہیں دیکھا زبان شکایت ہم نہیں کرتے ہماری سادگی ہے شکایت ہم نہیں کرتے ہماری سادگی ہے چلو چھوڑو محبت ہم نے کی ہے چلو چھوڑو محبت ہم نے کی ہے شکایت ہم نہیں کرتے ہماری سادگی ہے چلو چھوڑو محبت ہم چھوڑو محبت ہم نے کی تمہارا آئینہ تم سے کہے گا تمہارا آئینہ تم سے کہے گا تمہاری زندگی میں کیا کمی ہے تمہاری زندگی میں کیا کمی छोड़ो मोहब्बत हमने की है तुम ही तुम हो تم ہو میرے دل میں ابھی تک تمہیں تم ہو आशक है दवा देना कहाँ की आशती है चलो छोड़ो मोहब्बत हमने की ہمیشہ اس हेशुबे یقین مانو ہمیشہ اس मनो تمہاری بس تمہاری بات کی تمہاری بات کی ہے چلو چھوڑو محبت ہم نے کی ہے شکایت ہم छोड़ो मोहब्बत हमने की है हवस् त यिनै साङ्गीतिक गजलहरू र तपाईँले पठाउनुभएका गजल आज वाचन गरेको छैन मैले सांगीतिक गजल सँगै प्रिय साथी संग्रहभित्र निर्दोष जीवन र पदमराज ढकाल आशावादीको गजल वाचन गर्दै आजको रात्रि प्रस्तुति बुलबुलबाट अब उत्पादन सहयोगी संघर्षविष्ट र म अच्युत घिमिरे बुलबुल विदा हुँदैछौ जाँदा जाँदै पदमराज ढकाल आशावादीको यो गजल वाचन गर्दै शुभरात्रि भन्छौं श्रीमानलाई नै बाबा भनेको सुनेपछि म पितालाई बुबा भन्न थाले श्रीमानलाई नै बाबा भनेको सुनेपछि म पितालाई बुबा भन्न थाले एकछिनमै आय व्यय बदलिन थालेपछि म जिन्दगीलाई जुवा भन्न थाले मेरै अगाडि अन्तिम सास फेरेका मेरा आफन्तको घारो कस्ता मेरै अगाडि अन्तिम सास फेरेका मेरा आफन्तको गाह्रो कस्ता खरानी हुँदो रहेछ क्षणभरमै फगत शरीर त केवल धुवाँ भन्न थाले एकछिनमै आय व्यय बदलिन थालेपछि म जिन्दगीलाई जुवा भन्न थाले प्रेम शुरूमा मिठो समयसँगै नुन नहालेको तरकारी जस्तै प्रेम शुरूमा मिठो समयसँगै नुन नहालेको तरकारी जस्तै मुठीभर पक्रिए पनि बिस्तारै विस्तारै झर्दै जाने बालुवा भन्न थाले एकछिनमै आय व्यय बदलिन थालेपछि म जिन्दगीलाई जुवा भन्न थाले गोलो लगाएकै भरमा उत्कृष्ट श्रेणी ल्याउने भएछ यो जमाना गोलो लगाएकै भरमा उत्कृष्ट श्रेणी ल्याउने भएछ यो जमाना परीक्षा त ओरो दोरो काँसी कोरो अहिले सब हचुवा भन्न थाले श्रीमानलाई नै बाबा भनेको सुनेपछि म पितालाई बुबा भन्न थाले एकछिनमै आय व्यय बदिन थालेपछि म जिन्दगीलाई जुवा भन्न थाले बुलबुल एउटा इरानी चरा बुलबुल